भने दाइले मादल ठोका तालै फर्का फर्का आउन ए मायालु नाचम्बरीलाई सँगै नाच्न मन छ मलाई गाउँ थर्का थर्का दयालु माछम बादल लायो पानी पर्यो पहाडी पाखैमा आउन ए मायालु नाचम लाय नाचम नाचम भयो मलाई तिजाको भाकैमा आउन ए मायालु नाचम लाय बारुली कमरा नचम्बरीलाई आउन ए मायालु नचम्बरीलाई बारुली कम्मर भाचम्बरीलाई आउन ए मायालु नचम्बरीलाई बारुली लाउँछन् रातो साडी मैले पनि लाइछु आउन ए मायालु नाचम्बरीलाई मायालुले किनिदिएको चुडालाई न हे मायालु माछम्बरी लाय सर सर सर्काउ माया रातो साडी सरकाउ आउन हे मायालु माछम्बरी लाय लर लर लर्काउ माया भुइँमा साडी लर्काउ आउन हे मायालु बाचम्बरीलाई बारुली कमर बाचम्बरीलाई आउँदै मायालु नाचम्बरीलाई बारुली सुकै पिराहरू भए पनि मनमा आउन मायालु नाचम्बरीलाई दुःख जान्छ सुख आउँछ मान्छेको जीवनमा मायालु माछम्बरीलाई डर छैन कति पनि भन्दिन रातिन आउन ए मायालु न ननाचेर बस्न पनि मलाई किन आउन ए मायालु नाचम्बरीलाई